हुँदैन कि भन्ने आशंका बढेको बताउनु भएको छ सुनसरीको इटहरीमा आज संविधान सभा सूचना केन्द्रले आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै नेमाङले यस्तो बताउनु भएको हो निर्वाचनको विकल्प नभएको स्पष्ट हुँदाहुँदै पनि दलहरू अझै निर्वाचनका बारेमा अन्यलमा रहेको साथै केही दलले सहभागिता नजनाउने अडान राखेकाले चुनाव हुनेमा आम जनतामा आशंका बढेको नेमवाङले बताउनुभयो राजनैतिक दलहरूका आफ्नै निहित स्वार्थका कारणले संविधान सभा संविधान निर्माण नभई अवसान हुन पुगेको टिप्पणी पनि गर्नुभयो महानायक राजेश हमालले नेपालमा कुशल राजनैतिक नेतृत्वको अभाव भएको बताउनु भएको छ हमालले राम्रो नेतृत्वको अभावमा राजनैतिक स्थायित्व नहुँदा सबै क्षेत्र धराशयी भएको बताउनुभयो रिपोर्टर्स क्लब दाङले आज गरेको साक्षात्कार कार्यक्रममा नायक आमाले राजनीति देशको मेरुदण्ड भएको भन्दै देशको समग्र विकास र स्थायित्वको लागि मेरुदण्ड दह्रो हुनुपर्ने बताउनुभयो एकपटक संविधान सभा निर्वाचनबाट जनताले पठाएका प्रतिनिधिले कुनै पनि काम गर्न नसकेको भन्दै हमालले अब चाँडो निर्वाचनको मिति घोषणा गरी पहिले गरेका गल्तीबाट सिक्दै नेपाली माटोलाई सुहाउने नेपाली जनताको हक अधिकार रक्षा गर्ने संविधान निर्माण गर्न पनि राजनैतिक दलहरूलाई सुझाव दिनुभयो महानायक हमालले नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयमा धेरै विकास भए पनि त्यसका पछाडि थुप्रै चुनौतीहरू रहेको बताउनुभयो उहाँले पहिलेको तुलनामा नेपाली मौलिकता र मन छुने चलचित्र नबनेको कारण केही निराशा छाए पनि राम्रो चलचित्र बने नेपाली दर्शकले माया गर्ने बताउनु भयो ठुला चार दल निकट विद्यार्थी संगठनहरूले सोभि निर्वाचन हुन नदिएको दावी सहित अन्य एघार विद्यार्थी संगठनहरूले आन्दोलन र भण्डाफोरको कार्यक्रम घोषणा गरेका छन् नेपाल विद्यार्थी क्रान्तिकारी संघ अनि अनेरासब्यू छैटौं अनेरासब्यू पाँचौं क्रान्तिकारी विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन अनि अनेरासब्यू एकीकृत राप्राविस विद्यार्थी संघ नेपाल विद्यार्थी परिवार नेपाल विद्यार्थी मञ्च मधेसी विद्यार्थी फोरम नेपाल र फोरम लोकतान्त्रिकले रिपोर्टर्स क्लब नेपालमा आज संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेका हुन् उनीहरूले पूर्व घोषित मितिमै वा जेठ मसान्तभित्र सबै निर्वाचन गर्न दबाव दिने उद्देश्यले आगामी सोमबार त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् त्यसपछि थप आन्दोलनको कार्यक्रम घोषणा गर्नुका साथै त्रिवीमा सिन्डिकेटको रूपमा रहेका चार ठूला विद्यार्थी संगठनले चुनाव हुन नदिएको विषयको भण्डाफोर गर्ने उनीहरूले चेतावनी दिएका छन् ती विद्यार्थी संगठनहरूले चार ठूला विद्यार्थी संगठनको कारण सोभि निर्वाचन स्थगित भएको भए पनि उनीहरूले त्रिवीलाई दोष दिएर उम्किन खोजेको समेत बताएका छन् सडक निर्माणका बेला पहिरोमा पुरेर बैतडीको देउलेकमा दुईजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन् आज दिउँसो साढे एघार बजेतिर खोजलेक शीत शीतल खड सडक खण्ड खन्दै गरेका बेला देउलेक दुई भुइँकुँडाका एकाउन्न वर्षीय टिकाराम भोल र देउलेक एक छाने कटौजीका पैँतिस वर्षीय धरे कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ कन्दै गरेका बेला माथिबाट ढुङ्गा खसेर दुवैजनाको मृत्यु भएको हो तीनजना भागेर जोगिएका हुन् घटनामा देउलेक एकका भोजराज जोशी कटौज पानी एक्का परमल कार्की र गजबहादुर कार्की रहेका छन् घाइतेमध्ये परमलको अवस्था गम्भीर छ अन्य दुईजनाको अवस्था सामान्य रहेको स्थानीय कालो सिंह कार्कीले बताउनुभयो घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ सुनसरीमा आज बिहान करेन्ट लागेर एक महिलाको ज्यान गएको छ हावाहोरीले चुडिएको तारबाट करेन्ट लाग्दा पञ्चकन्या दुईकी राधा घिमिरेको ज्यान गएको हो करेन्ट लागेर उहाँकी भतेजी राधिका घिमिरे गम्भीर घाइते हुनुभएको छ विद्युत प्राधिकरणमा तार चुडिएको जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् स्वच्छ दुध पियौँ स्वस्थ र समृद्ध जीवन जियौँ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व दुध दिवस मनाइँदैछ दिवसको अवसरमा दुधसित सरकार राख्ने विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दैछन् नेपालमा गाई पालक कृषकहरूको सङ्ख्या बढे पनि दुधको अभाव भने घट्न सकेको छैन पछिल्लो तथ्याङ्क अनुसार नेपालमा तीन लाख दुध हरेक दिन अभाव हुन्छ नेपालमा पशु निर्देशनालयका अनुसार मुलुकमा दैनिक दस लाख लिटर दुधको माग रहेको छ उत्पादन भने वर्षायाममा सब आठ लाख र सुक्खायाममा सात लाख लिटर मात्र हुँदै आएको छ नेपालमा अपग दुधका लागि भारतमा भर पर्नुपर्ने अवस्था रहेको छ वर्षमा झन्डै सोह्र लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क रहेको छ कुल दुध उत्पादन मध्ये सत्तरी प्रतिशत भैँसीको र तीस प्रतिशत गाईको छ दुध उत्पादन बढाउन सरकारले विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ पाँचवटै विकास क्षेत्रमा पशु स्रोत केन्द्र स्थापना गर्ने हरियो घाँस उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउने गाई भैँसी अनुसन्धान कार्यक्रमलाई व्यापकता दिने लगायतका अभियानमा जोड दिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ पृथ्वी राजमार्ग अन्तर्गत पर्ने चितवनको गुरिन्टारमा आज बिहान दुईवटा ट्रक एक आपसमा ठोकिँदा आठजना गम्भीर घाइते भएका छन् नानगढबाट काठमाडौँ जाँदै गरेको नाचार चार छ आठ र विपरीत दिशाबाट तर्फ आउँदै गरेको ना तिन ख पाँच नौ छ तिन नम्बरको मालवाहक ट्रक केबल कार नजिकै ठोकिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ दुर्घटनामा परि घाइते भएकाहरूको चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ अब पालु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 र अमेरिकाले कडा रूपमा विरोध जनाएका थिए उता दुखाइ कम गर्न लामो समय पेन किलरको खानेकुरामा मोटुको समस्या बढी देखिएको छ युके मेडिकल रिसर्च काउन्सिल र ब्रिटिस हट फाउन्डेसनले गरेको अध्ययनले यस्तो परिणाम देखाएको हो दुखाइ कम गर्न प्रयोग हुने ब्रुफिन र डिक्लोपेन्सको धेरै प्रयोगले हृदयघातको सम्भावना बढी देखिएको हो अध्ययनले धुमपानका अम्लीय र शरीरको तौल धेरै भएकामा यसको प्रयोग अझ बढी खराब रहेको देखाएको छ अध्ययनले देखाएको तथ्याङ्क अनुसार यसरी पेन किलरको निरन्तर प्रयोग गर्नेहरू एक हजारमा तिनजना अतिरिक्त मुटुका रोगी फेला परे चारमा पेटका समस्या देखिए अध्ययनले हजारमा आठजनामा मुटुको समस्या प्रष्ट देखाएको छ एउटा खेल समाचार राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आज दुईवटा खेल हुँदैछ अहिले केही बेर पश्चात जावला खेल र बोइज युनियन क्लब बीच प्रतिस्पर्धा हुनेछ त्यस्तै दिउँसो चार बजे हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब बीच प्रतिस्पर्धा हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दलहरूको विवादका कारण चुनाव नहुने आशंका बढेको पूर्व सभामुख नेमवाङको भनाई नेपालमा कुशल राजनैतिक नेतृत्वको अभाव भएको नायक राजेश समालको दावी पहिरोमा पुरेर बैतडीको देउलेकमा दुईजनाको मृत्यु तीनजना घाइते विश्व दुध दिवस नेपालमा पनि मनाइँदै नेपालमा तीन लाख दुध हरेक दिन अभाव सिरियालाई कुनै पनि हतियार उपलब्ध नगराउन रसियालाई अमेरिका र जर्मनीको आग्रह दुखाइ कम गर्न लामो समय पेनकिलरको खानेहरूमा मुटुको समस्या बढी र गोर्खा कप फुटबलमा आज जावला खेल र बोइज युनियन तथा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब भिड्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि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 सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छस् होइन के चमत्कार गरिस् तैँले चमत्कार होइन यार यो त रिस्टुर सन सोलर एन्ड सप्लाइजको कमाल हो त पनि त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल भइहाल्छ हजुर हामी कहाँ विभिन्न किसिमका solar premier solar Waaree solar solar land पाउनुको साथै इन्भर्टर र सोलरका ब्याट्रीहरू सुपथ मूल्यमा पाइन्छ साथमा अस्सी वाटको सोलर जडानमा टेबल फ्यान फ्री र एक सय तिस वाटको सोलर जडानमा डिसोम फ्री सम्पर्क रिस्टोर सन सोलर एन्ड सप्लायर्स भैरा चोक चनपुर एक चितवन फोन शून्य छपन्न छ बयानब्बे सात सय पाँच किरण तिवारी अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे दिपक तिवारी अन्ठानब्बे चौध पच्चिस उनानब्बे बिस पुनश्च हामी कहाँ डेस होम पनि पाइन्छ अब मात्र सर्भिसमा लोक दोहरी लाइभ इन कन्सर्ट धनधान्याञ्चल वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रमको लागि चाहिने अत्याधुनिक sound system digital lighting system generator भाडामा पाइनुका साथै डान्स पार्टीको लागि डिजे पियर सहित डिजेको पनि व्यवस्था गरिएको छ सम्पर्क एसी साउन्ड सर्भिस खैरहरी चार मगन चौक पर्सा फोन शून्य छप्पन्न पाँच त्रियासी छ सय पैँतिस मोबाइल अन्ठानब्बे शून्य अडसठी बिस पाँच सय सतहत्तर The best sound system for high quality program. यसपालि सविदा अवश्य लेखेछु क्याबरेट सविदा लेख्दै जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त नै राम्रो सुट पाउने ठाउँ पनि हुनु फेरि हाम्रो महिला सदस्यहरूलाई पनि त साडीलाई चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे बोलाएर त्यो महिला सुट चाहिँ साडी र ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ का रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराह चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छप्पन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् जय